कार्यक्रम वनवाटिकाबाट म आशिष मल्ल युएसएडको आर्थिक सहयोगमा रुडुक डडेलधुराद्वारा सञ्चालित पहल परियोजना अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम र रेडियो युनिटीको सहकार्यमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो यो कार्यक्रम हरेक मङ्गलबार बेलुकी छ बजेर तिस मिनट जाँदा प्रसारणमा आउने गर्दछ आज पनि हामी वन वातावरण र जलवायुका विषयमा केन्द्रित रहेर नयाँ श्रृङ्खलामा उपस्थित भएका छौँ वन वातावरण जगाउन सघाउ पुर्याउने विषयमा जानकारी दिने गरी प्रसारणमा आएको यो कार्यक्रममा वन र वातावरण जगाउन भइरहेका प्रयासका विषयमा विभिन्न गतिविधि र सम्बन्धित क्षेत्रका व्यक्तिसँगको कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्दछ कार्यक्रमको आजको श्रृङ्खलामा पनि हामी सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौँ आजको कार्यक्रममा हामी युएसएडको आर्थिक सहयोगमा रुडुक डडेलधुवाद्वारा सञ्चालित पहल परियोजना अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रमका उद्देश्य क्रियाकलाप र भावी योजनाका विषयमा रहेर कुराकानी गर्नेछौँ आज हामीसँग स्टुडियोमा हुनुहुन्छ पहल परियोजनामा कार्यरत प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत कृष्णदेव जोशी श्रोता कार्यक्रममा अब हामी उहाँसँग कुरा गर्नेछौँ स्वागत छ यहाँलाई कार्यक्रममा हस् धन्यवाद मेरो नाम चाहिँ कृष्णदेव जोशी अहिले चाहिँ रुडुक अन्तर्गत पहल कार्यक्रममा काम गर्दैछु म पहल कार्यक्रम अन्तर्गत पनि अहिले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत रूपमा म काम गर्दैछु पहल भन्नाले के रहेछ हाम्रो श्रोतालाई बताइदिन्न पहल भन्नाले अहिले युएस एआइडीको आर्थिक सहयोगमा सञ्चालित एउटा परियोजना हो यसको विस्तृत फोटोम चाहिँ कृषि स्वास्थ्य तथा वैकल्पिक जीविको आर्जन कार्यक्रम हो यसले चाहिँ अहिले अब विशेष गरी त छवटा सतहमा काम गर्छ छवटा क्षेत्रमा चाहिँ स्वास्थ्य एउटा भयो वैकल्पिक अर्जन तथा वित्तीय सेवा एउटा भयो अनि प्राकृतिक स्रोत व्यवस्थापन अर्को अनि यो डिआरआर हाम्रो विपद व्यवस्थापन चाहिँ अर्को क्षेत्र भयो होइन त्यस सँगसँगै यसले दुइटा चाहिँ क्रस कटिङ इस्यु होइन जेसी होइन र अर्को चाहिँ हाम्रो गभर्नेन्स सुशासनको कुरामा चाहिँ काम गर्छ अहिले हाल यो पहल परियोजना छ नि नेपालका कति स्थानमा सञ्चालन भइरहेको छ पहल परियोजना चाहिँ अहिले मध्यपश्चिम र सुदूरपश्चिम गरेर चौधवटा जिल्लामा चाहिँ सञ्चालित छ मध्यपश्चिमको सातवटा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्र र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर छोडेर बाँकी सातवटा पहाडी जिल्लामा चाहिँ अहिले पहल सञ्चालित छ नेपालबाट अब यो डलराको परिवेशमा आउँ डलराको परिवेशमा भन्दाखेरि नै पहल परियोजनाले यो डलराको कुन कुन स्थानलाई समेटेको छ हामीले जिल्ला विकास कार्यालयसँग चाहिँ सहकार्य गरेर चाहिँ यो क्षेत्र चाहिँ छानेका हौँ होइन क्षेत्र छान्ने केही आधारहरू हुन्छन् आधारको उसमा चाहिँ जिल्ला विकास कार्यालयले चाहिँ हामीलाई होइन आलताल गाङखेत रुपाल जोगबुडा र शीर्ष यो पाँचवटा गाविस दिएको चाहिँ अहिले चाहिँ जोगबुढा र चाहिँ शीर्ष चाहिँ दुईवटा गाविस मात्रै दुईवटा नगरपालिका भए हुनाले यो पाँचवटा गाविसमा भन्नु न हामीले अहिले चाहिँ काम गर्दैछौँ र सेप्टेम्बर पछि छवटा थप गाविसहरू थपिनेछन् तपाईँ प्राकृतिक स्रोत व्यवस्थापनलाई हेरिराख्नु भएको छ है यसले चाहिँ यो तपाईँले छान्नुभएको स्थानहरूमा कुन कुन उद्देश्यका साथ काम गरिरहेको छ पहलको चाहिँ मुख्य उद्देश्य चाहिँ होइन सङ्कटमा रहेका घरधुरीहरूको खाद्य सुरक्षा हो मेन चाहिँ होइन त्यसैले अहिले एज अ प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत मैले चाहिँ यो क्षेत्रमा रहेका वनहरूमा चाहिँ मुख्य रूपमा काम गरिरहेको छु यो क्षेत्रको वनहरू चाहिँ विशेष रूपमा अहिले स्तर खस्किरहेको अवस्था देखिएको हुनाले यो क्षेत्रमा रहेका वनहरूको चाहिँ स्तर उन्नतिको लागि चाहिँ हामी विभिन्न किसिमका कार्यक्रमहरू लिएर अघि बढिरहेका छौँ काम गर्नुभन्दा अगाडि त्यस्तो केही होमवर्क गर्नुभएको थियो जस्तो रिसर्चहरू यस्तो गर्नुभएको थियो रिसर्चहरू चाहिँ हामीले चाहिँ आफ्नो कार्यक्रम अनुरूप जिल्ला वनसँग र जिल्ला भू संरक्षणसँग समन्वय गरेर जुन क्षेत्रमा हामी काम गर्न रहे गइरहेका छौँ त्यो क्षेत्रको चाहिँ सम्पूर्ण डाटाहरू चाहिँ लिएर कुन कुन क्षेत्रमा कुन कुन ठाउँमा आवश्यक चिजहरू छन् त्यो जिल्ला वनसँग पनि सल्लाह गरेर र पहिलेदेखि नै यो क्षेत्रमा काम गरिरहेको फेकोफन सँग चाहिँ सल्लाह गरेर ती आवश्यक कुराहरू के के छन् र हामीले कसरी अघि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ एज अ होमवर्कको रूपमा हामीले गरेको हो त्यस अनुरूपै हामीले चाहिँ त्यस हरेक हामीले जुन गाविसमा काम गरिरहेका छौँ त्यही गाविसका एक एकजना चाहिँ स्रोत व्यक्ति त्यहाँको चाहिँ ज्ञान लोकल ज्ञान हुने भएको हुनाले एक एकजना स्रोत व्यक्तिहरूलाई चाहिँ राखेर उहाँहरूलाई चाहिँ हामीले आफ्नो कार्यक्रममा राखेर अनि उहाँहरूलाई चाहिँ आवश्यक ट्रेनिङहरू पनि दिएका छौँ र त्यही अनुरूप अघि बढिरहेका छौँ हामी अहिले चाहिँ डलद्राको परिवेशमा काम गरेको कति समय भयो खास भन्दाखेरि पहल चाहिँ दुई हजार चौधमा चाहिँ सुरु भएको कार्यक्रम हो अक्टोबरमा र यो कार्यान्वयनको पक्षमा जाँदाखेरि एक डेढ वर्ष चाहिँ लागेको हुँदाखेरि अहिले पहल कार्यक्रम सुरु भएको छ सात महिना हुन थाल्यो लगभग र त्यहीमा पनि प्राकृतिक स्रोत व्यवस्थापनको क्रियाकलापहरू चाहिँ सुरु भएको तिन महिना चाहिँ राउन्ड हुन थाल्यो तिन महिनाको अवधिमा त्यस्तो क्रियाकलापहरू के के गर्नुभएको छ तिन महिनाको पहिलो महिना चाहिँ हामीले चाहिँ एलआरपीहरू लोकल रिसोर्स पर्सन भन्छौँ स्थानीय स्रोत व्यक्तिहरू छान्ने प्रक्रिया अनि त्यस पछाडि तिनीहरूलाई चाहिँ आवश्यक तालिमहरू कार्यक्रममा अघि बढ्नको लागि आवश्यक तालिमहरू र त्यस सँगसँगै चाहिँ हरेक गाविसमा वनको कार्यक्रम अघि बढाउनको लागि र प्राकृतिक स्रोतको कार्यक्रम अगाडि बढाउनको लागि नेपाल सरकारको स्वायत्त शासन ऐन अनुसार चाहिँ एउटा कृषि वन तथा वातावरण समिति हुनुपर्ने हो जलधुराको चाहिँ अहिले हामीले काम गरिरहेको गाविसहरूमा कतै पनि चाहिँ नभएको भनौँ न आलतालमा चाहिँ भएको तर पुनर्गठन नभएको र जोगबुडा र शीर्ष के अरे गाविस हुँदाखेरि चाहिँ त्यहाँ भएको र अहिले नगरपालिका भइसकेपछि त्यहाँ चाहिँ नभएको हुँदाखेरि चाहिँ पहिलो फेजमा चाहिँ यी गाविसहरूमा चाहिँ कृषि वन तथा वातावरण समिति गठनको प्रक्रिया बनिसक्यो र कृषि वन तथा वातावरण समिति अहिले संयोजक समितिको रूपमा बनेको छ यसलाई चाहिँ पछि नगर परिषद या त गाउँ परिषदबाट पारित गरिसकेपछि त्यसलाई चाहिँ एउटा पूर्ण रूप हासिल हुन्छ त्यस सँगसँगै हामीले अहिले चाहिँ वन स्तरीकरणको काम चाहिँ अगाडि बढाइरहेछौँ होइन वन स्तरीकरण गर्नको लागि चाहिँ हामीले हाम्रो स्थानीय स्रोत व्यक्तिहरूलाई एउटा चाहिँ फारम दिएका छौँ त्यो फारम अनुसार उहाँहरूले चाहिँ त्यो वनको लेखाजोखादेखि लिएर कार्य समिति घरदुरी विवरणदेखि लिएर त्यो सामुदायिक वनले चाहिँ कसरी कसैलाई केही उद्यम सञ्चालनलाई सहयोग गरेको छ उपभोक्ताहरूलाई या त रोजगारी दिनलाई अवसर दिएको छ कि छैन भन्ने कुराहरूलाई चाहिँ विचार गरेर उहाँहरूलाई चाहिँ एउटा स्कोरिङ दिने एउटा नम्बर दिने प्रक्रिया छ यी काम चाहिँ लगभग सम्पन्न भएका छन् र जिल्ला स्तरमा फेकोफोनसँग चाहिँ सहकार्य समन्वयको लागि एउटा अन्तर्क्रिया कार्यक्रम र जिल्ला वन समन्वय समितिसँग एउटा अन्तर्क्रिया कार्यक्रम अब कसरी अघि बढ्ने र हामीले चाहिँ जिल्ला वनको चाहिँ कसरी सहकार्य पाउन सक्छौँ यति क्रियाकलाप चाहिँ अहिले सकिएको छ र अब रेडियो प्रोग्रामको लागि चाहिँ अब हामी गरिरहेको छौँ यो मानिसहरूमा चाहिँ सजिलै पुग्न सकिने माध्यम भएको र जनचेतना जगाउनलाई सजिलो भएको हुनाले चाहिँ रेडियो थ्रु चाहिँ हामी गइरहेका छौँ कार्यक्रम सञ्चालन गर्दाखेरि यो तिन महिनाको अवधिमा त्यहाँका स्थानीय बासिन्दाहरू यो कार्यक्रमप्रति कतिको सकारात्मक अथवा कतिको हेल्पफुल हुनुहुन्थ्यो तपाईँप्रति जिल्ला वनको आधारमा लगभग यहाँ चाहिँ चार सय पचासवटा चाहिँ सामुदायिक वन रहेछन् र पहिले चाहिँ सबै सामुदायिक वनहरू एकदम राम्रो स्थितिमा थिए राम्रो स्तरमा थिए तर बिस्तारै चाहिँ अहिले चाहिँ लगभग चार सय पचासवटा वनमा एक सय आठवटा त जोगबुढा र आलतालकै केसमा चाहिँ मुद्दा लागेको रहेछ होइन ती वनहरू मुद्दा लागेको हुँदाखेरि उनीहरूले चाहिँ केही काम पनि गर्न नपाउने होइन उपभोक्ताहरूलाई चाहिँ एकदम शास्ति भएको एकदम दुःख भएको चाहिँ एकदम गाह्रो भएको चाहिँ हामीले पायौँ किनभने त्यहाँबाट चाहिँ कुनै आय आर्जनको क्रियाकलापहरू चाहिँ नहुने र यहाँको मान्छेहरूको यहाँको उपभोक्ता सरकारको सोचाइ चाहिँ के रहेछ भने चाहिँ सामुदायिक वन भन्नाले काठ घाँस दाउरा मात्र रहेछ होइन काठ घाँस दाउरा मात्र हुँदाखेरि चाहिँ न त्यो उद्यम हुन पाउँछ न चाहिँ रोजगारीको अवसर दिनसक्छ कसैलाई त्यही भएर हामीले यी कुराहरू लिएर चाहिँ स्तरीकरण गर्दाखेरि या त तपाईँ कृषि वन वातावरण समिति गठन गर्दाखेरि यी कुरा लिएर चाहिँ उहाँहरूमाझ पुगेको थियौँ उहाँहरूलाई यो कृषि वन वातावरण समिति हुँदो रहेछ भन्ने कुरा पनि को ज्ञान रहेनछ त्यो संयोजक समिति गठन गरिदिएपछि ओ यस्तो पनि हुँदो रहेछ भन्ने कुरा उहाँहरूले थाहा पाउनुभयो र आगामी दिनमा उहाँहरूको समस्या यो यो छ भन्ने कुरा ल्याउनु भयो र सामुदायिक वनमा अहिलेसम्म चाहिँ काम नभएको फेकोफोनले चाहिँ विगतमा गरेको र अहिले चाहिँ बिस्तारै फेकोफोन पनि कमजोर भएको अवस्था हो कि जिल्लामा भन्ने चाहिँ हामीलाई आभास भयो होइन उहाँहरूले चाहिँ धेरै गुनासोहरू हामीलाई राख्नु भएको छ जस्तै वृक्षारोपणको लागि या त कार्ययोजना विधानको लागि होइन यो कुराहरू चाहिँ राख्नु भएको छ र हामीले सुशासनको कुराहरू कसरी गर्ने र उपभोक्ता समितिलाई चाहिँ अरू आय आर्जनको क्रियाकलापहरू या त उहाँको स्तर कसरी चाहिँ बढाउने भन्ने कुरामा उहाँहरूको गुनासो छ र बिस्तारै हामीले ती कुराहरू चाहिँ अब अहिले भइरहेको भइरहेको कार्यक्रम र आगामी वर्षमा सेप्टेम्बर पछाडि आउने कार्यक्रममा चाहिँ बिस्तारै इन्क्लुड गरेर चाहिँ हामीले लगेको छौँ अहिलेलाई चाहिँ तिन महिना कार्यक्रम सञ्चालन गर्नुभयो यो कार्यक्रम सञ्चालन गर्नु पूर्वको अवस्था र अहिले तिन महिनापछि त्यस्तो केही भिन्नता पाउनु भएको छ भिन्नता भन्नाले अब यहाँ चाहिँ मुख्य रूपमा कृषि वन वातावरण समिति नै थिएन र एउटा समिति हामीले गठन गरियो लगभग गाविसहरू एकदम टाढा टाढा भए हुनाले अलिकति समय चाहिँ हामीलाई लायो होइन र त्यस पछाडि यहाँको वनको स्तर के थियो भन्ने कुरा चाहिँ कसैले मूल्याङ्कन जिल्ला वनले पनि मूल्याङ्कन सायद गरेको थिएन होला कस्तो थियो कहाँ छ हाम्रो वन के गर्दैछ भन्ने कुरा चाहिँ चाहिँ जिल्ला वनले पनि मूल्याङ्कन गरेको थिएन होला अहिले हामीले चाहिँ अहिले चाहिँ सबै वनको चाहिँ गरेको छैनौँ एकदम गाह्रो हुन्छ र यो पाँचवटा गाविसमा रहेको र त्यहाँ भएका वनको आधारमा सङ्ख्या आधारमा चाहिँ आलतालमा छवटा हाम्रो परशुराम नगरपालिका भनौँ जोगबुडा र शीर्षमा सातवटा गाङखेतमा चाहिँ अहिले भएको छैन दुईवटा चाहिँ हामीलाई नाम आएको छ अब अब जाँदैछौँ रुपालमा चाहिँ चारवटा चाहिँ गरेर चाहिँ हामीले सोह्रवटाको गरेका छौँ अहिले होइन अठारवटाको गर्नुपर्ने हो गाङखेतको चाहिँ बाँकी छ र स्तर के छ भन्ने कुरा थाहा भयो र वनको समस्या के छ सुरुमा म यहाँ पहलमा आउँदाखेरि प्राकृतिक स्रोत व्यवस्थामा आउँदाखेरि अधिकृत भएर आउँदाखेरि चाहिँ के सोचेको थिएँ मैले डलदुरा एकदम व्यवस्थित छ वन पनि व्यवस्थित होला तर यहाँ आइसकेपछि ठ्याक्क उल्टो पाएँ यहाँ त सबभन्दा बढी अव्यवस्थित रहेछ अहिले चाहिँ यो समस्या कारण चाहिँ वनहरूमा सुशासन नहुनु र स्तर मूल्याङ्कन नहुनु आफ्नो कार्ययोजनामा चाहिँ कति के छ भन्ने कुरा नै उपभोक्तालाई थाहा नहुनु भन्ने कुरा हो भन्ने चाहिँ ज्ञान भएको छ यस अनुरूप चाहिँ हामीले पहिले उपभोक्तालाई चाहिँ मा चाहिँ उजागर कसरी गराउन सक्छौँ जनचेतना कसरी जगाउन सक्छौँ भन्ने कुरालाई लिएर गइरहेको छौँ यस सम्बन्धी आगामी दिनमा पनि हामीसँग कार्यक्रमहरू छन् अब यो अगस्त र सेप्टेम्बर हामीले गर्न गइरहेछौँ आगामी दिनहरूको कार्यक्रमको बारेमा जानकारी गराइदिन यो आगामी दिन भन्नाले अहिले अगस्त र सेप्टेम्बर भनौँ हामीले अर्को वर्षको प्लानिङ त अब पछि फेरि तपाईँले भनौँला होइन यो अगस्त र सेप्टेम्बरमा चाहिँ हामीले चाहिँ वनको स्तरीकरण लगभग सकिसक्यौँ अब बाँकी चाहिँ हाम्रो कार्य समिति पुनर्गठन जुन चाहिँ कार्य समितिहरू छन् तर काम चाहिँ नगरिरहेका काम नाममा मात्र कार्य समिति जसको साधारण सभा पनि त्यो घरमै बसेर बस्छ होइन आम सभा पनि त्यसरी नै बस्छ ती कुराहरूलाई चाहिँ लिएर कार्य समिति पुनर्गठन जो वनमा आवश्यक छन् लगभग यो पाँचवटा गाविसमा हामीले अठारवटा वनमा गर्छौँ भनेको छौँ त्यसै चाहिँ सुशासनको कुराहरू चाहिँ चेक गर्छौँ कसरी त त्यहीँको कार्ययोजना विधानलाई चाहिँ हामीले उपभोक्ताहरूले नै राखेर कार्य समिति नै राखेर चाहिँ एकचोटि छलफल गर्छौँ त्यो माथि योजना र विधानमा अनुरूप भइरहेछ छैन किन कार्य समितिलाई मात्र राख्यो भने त त्यहाँ कार्य समितिको मात्र उत्तर आउँछ तर उपभोक्ताको उत्तर आउँदैन उनीहरूले सामुदायिक वनबाट पाउनुपर्ने चिजहरू चाहिँ पाइराख्नु भएको छ छैन भन्ने कुरालाई चाहिँ हामीले छलफल गर्छौँ त्यो अनुरूप चाहिँ उहाँहरूको कार्ययोजना विधान संशोधन गर्नुपर्ने छ भने उहाँहरूलाई संशोधन गर्नु छ तपाईँले यहाँ आवश्यक छ भन्ने कुरा चाहिँ देखाइदिन्छौँ र उहाँ उहाँहरूलाई केही सहयोग चाहिन्छ भने प्राविधिक रूपमा अहिले आर्थिक रूपमा त हामी भन्न सक्दैनौँ प्राविधिक रूपमा उहाँहरूलाई केही सहयोग चाहिन्छ भने हामी सदैव त्यहाँ हाजिर हुन्छौँ त्यस सँगसँगै हामीले चाहिँ अहिले एउटा अर्को लक्ष्य के ल्याएको छौँ एउटा गाविसमा एउटा चाहिँ सामुदायिक वनको चाहिँ कार्ययोजना नवीकरण गरिदिने त्यसमा पनि के छ भने पहिले चाहिँ हाम्रो यो कार्ययोजना बनाउँदाखेरि बााउन्ड्री सर्वे हुँदाखेरि चाहिँ खास आई सर्वे हुँदो रहेछ या त तपाईँको कम्पास सर्भे हुँदो रहेछ त्यही रुपालको केसमा एउटा सामुदायिक वनमा हामीले के पायौँ भने पैँतिस हेक्टरको एउटा सामुदायिक वन पुरानो कार्ययोजनामा अनि अहिले कार्ययोजना नवीकरण गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ जिपिएस युज गरेर चाहिँ बााउन्ड्री सर्वे गर्दाखेरि चाहिँ एक सय नब्बे हेक्टर आयो भने चाहिँ एक सय पचासदेखि साठी हेक्टरको चाहिँ फरक आइरहेछ भनेपछि सामुदायिक वनलाई आफैलाई थाहा छैन कि मेरो क्षेत्रफल कति छ भन्ने कुरा नै थाहा छैन त्यही भएर चाहिँ एउटा गाविसमा एउटा चाहिँ सामुदायिक वनलाई चाहिँ हामी कार्ययोजना नवीकरण गर्नको लागि सहयोग गर्छौँ भनेर भनेको छौँ त्यसको लागि चाहिँ हामीले जिपिएस नै युज गर्छौँ र फरेस्ट्रीको एकजना एक्सपर्ट हायर गरेर उहाँसँग चाहिँ करार गरेर उहाँलाई नै हामीले प्राविधिक सहयोग चाहिँ हामीले गर्छौँ र बाँकी अरू सहयोग चाहिँ जिल्ला वन या त इलाका वन कार्यालयले चाहिँ गर्नुहुन्छ यी आगामी योजना सक्सेस हुनुहुन्छ भन्ने कतिको आशा छ यहाँलाई सक्सेस हुनलाई सबभन्दा पहिले त अब हामीले कार्यक्रम लैजाने हो र सक्सेसफुल हुनलाई त अब उपभोक्ताहरूको पनि चाहिँ चासो पऱ्यो त्यसमा उपभोक्ताहरू पनि हुनुपऱ्यो उहाँहरूलाई पनि थाहा हुनु पऱ्यो के कुरा र पहिलो कुरो चाहिँ हामीले यहाँ देखेको चाहिँ मान्छेको सफल हुनलाई सबभन्दा पहिले चाहिँ यहाँ उपभोक्ताहरूको सोचाइ परिवर्तन गर्नु चाहिँ आवश्यक देखिन्छ र बिस्तारै बिस्तारै हामीले चाहिँ यो सुरुको फेजको कार्यक्रम अनुसार मान्छेको यहाँको उपभोक्ताहरूको सोचाइ परिवर्तन गर्दै लैजाने भन्ने देखेका छौँ र अहिले गएको म पन्ध्र सोह्रवटा वनमा भन्नु न वनमा जाँदाखेरि नै उहाँहरूको चाहिँ अवस्था देख्दा र उहाँहरूको चासो देख्दा चाहिँ लगभग सफल भइन्छ कि केही हदसम्म सय पर्सेन्टै नभइएला तर सत्तरी असी पर्सेन्टसम्म सफल भइन्छ कि भन्ने जस्तो चाहिँ लाग्छ कार्यक्रमको अन्तिममा छौँ हामी अन्तिममा रेडियो सुनेर बसेका श्रोतालाई केही भन्न चाहनुहुन्छ वन भनेको हाम्रो चाहिँ सबैभन्दा नजिकको साथी भनौँ सबै स्रोतहरू दिने प्राकृतिक स्रोतहरू चाहिँ जोगाउने र हामीलाई चाहिँ स्रोतहरू चाहिँ उपयोग गर्न दिने ठाउँ थलो भनौँ या त वस्तु हो त्यही भएर चाहिँ हामीले वन जङ्गल चाहिँ संरक्षण गरौँ यदि वन जङ्गल संरक्षण गरिएन भने चाहिँ हामीले हाम्रो वरिपरि भएका जैविक विविधता सकिँदै जाने र जलवायु परिवर्तनको असर पनि धेरै मात्रामा चाहिँ हामीले चाहिँ भोग्नुपर्ने हुन्छ त्यस सँगसँगै हामीले चाहिँ यो प्रदूषणहरू र यो बाढी पहिरो अनि प्राकृतिक चाहिँ प्रकोपहरूबाट चाहिँ जुझ्न सक्नुपर्ने हुन्छ त्यसैले चाहिँ हाम्रो डडेलधुरालाई सुन्दर शान्त र स्वच्छ बनाउन वन जङ्गलको संरक्षण गरौँ र वृक्षारोपण गरौँ र आफू र आफ्ना भावी सन्ततिहरूलाई प्राकृतिक स्रोतहरू चाहिँ उचित मात्रामा उपयोग गर्न दिउँ भन्न चाहन्छु हस् आफ्नो कार्य व्यस्तताका बावजुद समय निकालिदिनु भयो धन्यवाद हस् धन्यवाद तपाईँलाई पनि सदैव तपाईँ र हाम्रो सहकार्य यसै गरी रहिरहोस् र हामी भयौँ भने पनि ठिकै छ भएन भने पनि तपाईँले चाहिँ यस डडेलधुरा क्षेत्रमा रहेका वन जङ्गल संरक्षणको क्षेत्रमा चाहिँ काम गरिरहनुहोस् सधैँ हस् धन्यवाद श्रोता अहिले तपाईँले सुन्नुभयो रुडुक डडेलधुराद्वारा सञ्चालित पहल परियोजना अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रमले गरेका क्रियाकलाप तथा त्यसका भावी योजनाको बारेमा प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत कृष्णदेव जोशीसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा लिएका छौँ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तुसहित आउने नै छौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया अथवा सुझाव दिन मन लागेको छ भने तपाईँ हामीलाई प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम वनबाटिका सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना रहेको छ info dot radio unity at Gmail dot com हस्त श्रोता आजका लागि यस कार्यक्रमका प्रायोजक रुडुक डडेलधुरालाई धन्यवाद अनि प्राविधिक मित्र प्रतीक्षालाई विशेष धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष आभार प्रकट गर्दै म कार्यक्रम प्रस्तोता आशिष मल्ल अर्को सातासम्मका लागि बिदा हुन्छु फेरि भेटौँला नमस्कार